उत्पत्तिको पुस्तक अध्याय तीन मानिसको परीक्षा र पतन परमप्रभु परमेश्वरले बनाउनुभएका वन्य पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थियो त्यसले स्त्रीलाई भन्यो के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानु भनी भन्नुभएको छ त्यो स्त्रीले सर्पलाई भनिन् बगैँचाका रूखहरूका फल हामी खान सक्छौं तर बगैँचाको बीचमा भएको रूखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ त्यो चाहिँ नखानु र नछुनु नत्र त तिमीहरू मर्छौ सर्पले स्त्रीलाई भन्यो तिमीहरू मर्दैनौ किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन् तब तिनले त्यस रूखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निम्ति तिनीहरूले वस्त्र बनाए अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दै हुनुहुँदा तिनीहरूले उहाँको स्वर सुने र मानिस र उनकी पत्नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके तर परमप्रभु परमेश्वरले मानिसलाई बोलाउनुभयो त कहाँ छस् उनले भने मैले तपाईँको स्वर बगैँचामा सुने र म डराएँ किनकि म नाङ्गो थिएँ र म लुकेँ उहाँले सोध्नुभयो त नाङ्गो छस् भनेर कसले भन्यो जुन रूखको फल नखानु भनी मैले तलाई आज्ञा दिएको थिएँ के तैले त्यो खाइस मानिसले भने जुन स्त्री तपाईँले मलाई मसँगै रहन भनी दिनुभएको थियो त्यसैले मलाई त्यो रूखको फल दिई र मैले खाएँ अनि परमप्रभु परमेश्वरले स्त्रीलाई भन्नुभयो तैले यो के गरिस् स्त्रीले भनिन् सर्पले मलाई छल गर्यो र मैले त्यो खाएँ तब परमप्रभु परमेश्वरले सर्पलाई भन्नुभयो तैले यसो गरेको हुनाले त सबै पालिने पशुहरू र सबै वन पशुहरू भन्दा ज्यादा श्रापित हुनेछस् पेटद्वारा त हिँड्नेछस् र तेरो जीवनभरि तैले माटो खानेछस् तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस् स्त्रीलाई उहाँले भन्नुभयो तेरो सुत्केरी वेदना म ज्यादै गरी बढाइदिनेछु दुःखसँग तैले बालक जन्माउनेछस् तेरो इच्छा पतितर्फ नै हुनेछ र त्यसले तँलाई अधीनमा राख्नेछ त्यसपछि आदमलाई उहाँले भन्नुभयो तैले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ तेरो जीवनभरि दुःखसँग त्यसको उज्जनी तैले खानेछस् त्यसले तेरो निम्ति काँडा र सिउडीहरू उम्रानेछ र तैले खेतको सागपात खानेछस् माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस् किनकि माटोबाटै त निकालिएको थिइस् त माटो होस् र माटोमै फल्की जानेछस् आदमले आफ्नी पत्नीको नाउँ हौवा राखे किनभने सबै जीवितहरूकी आमा तिनै हुन् परमप्रभु परमेश्वरले आदम र उनकी पत्नीका निम्ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो तब परमप्रभु परमेश्वरले भन्नुभयो मानिस हामी जस्तै असल र खराबको ज्ञान जान्ने भएको छ अब त्यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस् नत्र भने त्यो सधैँ भरि जीवित रहला यसै कारण जुन भूमिबाट उनी बनाइएका थिए त्यसैको खेती किसानी गर्न परमप्रभु परमेश्वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो उहाँले मानिसलाई धपाइदिनु भएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्वालामय तरवाल राखिदिनुभयो